तिमी सँगै बिउझो सधैँ तिमी सँगै निदाउमा मिरमिरेमा कुरा गर्दै साँझसम्म बिताउमा मायालाई यसरी पुजौँ देउतै बना तिम्रो लागि जति बाँचो त्यति जीवन भए पुग्छ माग्दिनमा अर्को जुनी मिठो भए पुग्छ तिम्रो लागि जति बाँचो तिमिलाई एति न जीक पम धड़कन बना छाम्छौ आफ्नै तिमी चाहिँ जस्तो लाग्छ तिमी छोरा त्यसैले त म पनि छु जस्तो लाग्छ ढुक ढुकी छाम्छु आफ्नै छोए जस्तो लाग्छ तिमी छोरा त्यसैले त म पनि छु जस्तो लाग्छ तिमी सँगै बिउझु सधैँ तिमी सँगै पुरा गर्दै साँझ